नमस्कार अनि धेरै धेरै स्वागत गर्न चाहन्छौँ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहर सँगसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot कमबाट विश्वको जुनसुकै कुनामा रहेर पनि प्रोग्राम अर्पण क्विज टाइमको यो एपिसोड तपाईँले सुन्न सक्नुहुन्छ प्रोग्राम अर्पण क्विज टाइमको एपिसोडमा हामी उपस्थित भइसकेका छौँ सदाका जस्तै आज पनि टेक्निसियन पार्टबाट मित्र राज अनि तपाईँकै आफ्नै आर्जे म सुभाष यदि तपाईँलाई पनि प्रोग्राम अर्पण क्विज टाइमको एपिसोडमा आउन मन लागेको छ अनि प्रश्नहरूको खेल खेल्न मन लागेको छ भने तपाईँ आउन सक्नुहुन्छ तपाईँ आउने दुईवटा बाटो हामीले खुल्ला राखेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो हो तपाईँ यो दुईवटा बाटो भएर प्रोग्राम जस्ट अर्पण क्विज टाइमको यो एपिसोडमा आउन सक्नुहुन्छ अनि रमाइला रमाइला प्रश्नहरूको खेल खेल्न सक्नुहुन्छ तपाईँ र हामीले आज पनि विभिन्न प्रश्नहरू लिएर आएका छौँ र आजको यो अर्पण क्विज टाइमको यो एपिसोडलाई चाहिँ स्पोन्सर गरेको हो एटिट्युड मल्टी रनिङ एकाडेमीले जापानको लागि हन्ड्रेड पर्सेन्ट भिजा लगाउन सफल रहेको छ त्यस्तै अङ्ग्रेजी भाषा र विषयलाई विशेष जोड दिइ आइरहेको पनि छ एटिट्युड मल्टी रनिङ एकाडेमीले त्यस्तै कम्प्युटरका विभिन्न कोर्सहरू सिकाइराखेको छ सिकाइने ठाउँ माध्यम तपाईँले चाहिँ जानुपर्ने हुन्छ एकचोटि तपाईँ सिक्नै पर्ने हुन्छ एउटा विश्वासिलो भरपर्दो ठाउँ त्यस्तै जापानिज भाषा कोरियन भाषा हिब्रो भाषाका साथसाथै गुणस्तरीय भाषाहरू सिकाइने ठाउँ माध्यम रहेको छ एटिट्युड मल्टी रनिङ एकाडेमी त्यस्तै म्याथ साइन्स र टेस्ट नदिकन जम्मा पाँचवटा विषयमा मात्र सिधै एसएलसी दिन पाइने ठाउँ पनि रहेको छ त्यस्तै एक वर्षमा नै प्लस टू गर्न सकिने माध्यम आरजे भिजे तालिम सञ्चालन गर्दै आइरहेको छ र गर्नेवालामा पनि छ एटिट्युड मोनिटरिङ एकाडेमी तपाईँलाई पनि कुशल सञ्चारकर्मी बन्न मन लागेको छ भने तपाईँले सम्पर्क गर्नुपर्ने हुन्छ खैरेनी चार पर्सा बजारमा रहेको छ प्रोभाइडर हुनुहुन्छ दिनेश परिहार मोबाइल नम्बर हो अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौहत्तर अन्ठानब्बे चार त्रिपन्न पन्ध्र जिरो चौध रहेको छ एटिट्युड इन्स्टिच्युट मल्टिटोनिक एकाडेमीको बारेमा अन्य जानकारी तपाईँलाई लिन मन लागेको छ भने तपाईँ फोन गरेर पनि लिन सक्नुहुन्छ अनि विश्वासिलो ठाउँ भरपर्दो ठाउँ तपाईँले चाहिँ खोज्नै पर्दैन किनभने सिधै जान सक्नुहुन्छ इन्स्टिच्युट मल्टिटोनिक एकाडेमी पर्सा हिमालयन बैङ्कको माथिल्लो तलामा रहेको छ तपाईँलाई यो जानकारी गराउन चाहे अर्पण क्विज टाइमको एपिसोडमा छौँ दुईवटा माध्यम हामीले तपाईँको लागि खुल्ला राखेका छौँ र यतिखेर कोही साथी हुनुहुन्छ म स्वागत गर्छु नमस्ते नमस्ते को बोल्दै हुनुहुन्छ कहाँदेखि पिप्लेदेखि निर्देशन त्रिपाठी के छ निर्देशनजीको हाल खबर ठिकठाक छ है के गर्दै हुनुहुन्छ आज भोलि निर्देशनजी के गर्दै हुनुहुन्छ आज भोलि कतिमा पढ्नुहुन्छ एसएलसी सकेर बस्नु भएको छ कस्तो भएको छ एसएलसी चाहिँ निर्देशनको राम्रो छ राम्रो भएको छ है हजुर अनि तपाईँलाई थाहा छ अर्पण क्विज टाइमको नेम हामीसँग सातवटा प्रश्नहरू छन् कुन रोज्नुहुन्छ नम्बर दुई रोज्नुहुन्छ है तपाईँको लागि यस्तो रहेको छ प्रश्न ध्यान दिएर सुन्नुहोला स्पेनको राष्ट्रिय खेल कुन हो फुटबल फुटबल सोचेर भन्नु समय छ निर्देशनजी फुटबलै मानौ अन्तिम के भन्नुभयो हकी हजुर के होला यो हामीले फाइनल गरौँ यसलाई फाइनल के भन्छ हाम्रो कम्प्युटर तपाईँको यो एन्सरलाई निर्देशनजी तपाईँको जवाब बिग्रियो स्पेनको राष्ट्रिय खेल साँडे जुदाई हो है तपाईँको लागि दोस्रो प्रश्न राख्दैछु पहिलो राउन्डको ध्यान दिएर सुन्नुहोला नेपालमा महानगरको संख्या कति छ पास हुन्छ निर्देशनजी तपाईँ चाहिँ आउनुभयो आज त्यसको लागि धेरै धेरै धन्यवाद दिन्छौँ तपाईँलाई हामी दोस्रो राउन्डमा लान सक्दैनौँ तपाईँले पहिलो राउन्डको दुईवटै प्रश्न रङ दिनुभएको छ अहिले भने छुटिन्छौँ नमस्ते निर्देशन त्रिपाठी हुनुहुन्थ्यो प्रोग्राम अर्पण क्विज टाइमको एपिसोडमा छौँ कोही साथी हुनुहुन्छ म स्वागत गर्छु नमस्ते नमस्ते को बोल्दै हुनुहुन्छ कहाँदेखि सुभाष सुभाष हजुर सुभाष के भन्नुभयो पछाडि सुभाष घरेल सुभाषजी हजुर के गर्नुहुन्छ तपाईँ म पढ्दैछु कहाँ कतिमा पढ्नुहुन्छ म इन्टरनेसनल कलेज पर्सामा एघारमा एघारमा पढ्दै हुनुहुन्छ है आज हामीसँग सातवटा छन् दुई गइसकेको छ कति कुन नम्बर रोज्नुहुन्छ एक नम्बर एक नम्बर रोज्नुहुन्छ हजुर तपाईँको प्रश्न यस्तो रहेको छ ध्यान दिएर सुन्नुहोला सङ्गिना वैद्य कुन खेलाडी कुन खेलकी खेलाडी हुन् वैद्य कुन खेलको खेलाडी हुन् टेनिस संगीना वैद्य कुन खेलकी खेलाडी हुन् के भन्नुभयो टेबल टेनिस स्पेनिस के गरौँ तपाईँको यो एन्सर फाइनल गरौँ के भन्छ हाम्रो कम्प्युटर तपाईँको यो एन्सरलाई सुभाषजी जवाब बिग्रियो त है यसको सही एन्सर हो सङ्गीना वैद्य चाहिँ खेलाडी हुन् है तपाईँको लागि दोस्रो प्रश्न राख्दैछु ध्यान दिएर सुन्नुहोला टाउकोमा धारण गर्ने जीव कुन हो सुभाषजी कता हराउनु भयो सजिलो प्रश्न रहेको छ र सजिलो प्रश्न परेको छ सुभाषलाई टाउकोमा गर्भधारण गर्ने जीव कुन हो के भन्नुभयो पास गर्नुभयो है ठिक छ यसको सही एन्सर उडुस हो सुभाष पार्टिसिपेन्टको लागि थ्याङ्क्स आउँदै गर्नुहोला कार्यक्रम अन्तिमसम्म सुनेर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 खेलमा कतिजना खेलाडी हुन्छन् कतिजना पाँचजना के गरौँ तपाईँको एन्सरलाई हामीले लग गरिदिउँ है के भन्छ हाम्रो कम्प्युटर तपाईँको यो एन्सरलाई सुजनजी पोलो खेलमा चारजना खेलाडी हुन्छन् है यो जानकारीको लागि मैले राखेँ तपाईँको लागि दोस्रो प्रश्न राख्दैछु ध्यान दिएर सुन्नुहोला आकाशमा देखिने ताराहरूमा सूर्यपछि सबैभन्दा चम्किलो ताराको नाम तपाईँले भन्नुपर्ने हुन्छ सुजनजी आकाशमा देखिने ताराहरूमा सूर्यपछि सबैभन्दा चम्किलो ताराको नाम के हो के भन्नुभयो अलिकति बुझिएन पास हुन्छ सुजन यसको सही एन्सर लुब्धक हो आकाशमा देखिने ताराहरूमा सूर्यपछि सबैभन्दा चम्किलो तारा लुब्धक यो जानकारीको लागि मैले राखेँ प्रोग्राम अर्पण क्विज टाइमको यो एपिसोडमा छौँ कोही साथी हुनुहुन्छ म स्वागत गर्छु नमस्ते नमस्ते दाइ को बोल्दै हुनुहुन्छ कहाँदेखि म पिप्ले सलोतरबाट हरि हरि हजुर हरि पछाडि राई हरि राई है हजुर पिप्लेबाट के गर्नुहुन्छ हरिजी बसी बसाउ जस्तै हो काम गरिन्छ काम गर्नुहुन्छ है अर्पण क्विज टाइमको नेम थाहा छ हरिलाई थाहा छ अलिअलि हामीले दुईवटा राउन्ड राखेका छौँ र दुई दुईवटा राउन्डमा चाहिँ पहिलो राउन्डमा तपाईँले दुईवटा प्रश्न पाउनुहुनेछ दुईवटा प्रश्न हामीले राख्छौँ र त्यो दुईवटा प्रश्नको तपाईँले रङ एन्सर दिनुभयो भने हामी दोस्रो राउन्डमा लान सक्दैनौँ है त हजुर आज हामीसँग सातवटा प्रश्नहरू छन् एक दुई तिन गइसकेको छ कति रोज्नुहुन्छ पाँच हजुर ल पाँच नम्बरमा तपाईँको प्रश्न यस्तो रहेको छ ध्यान दिएर सुन्नुहोला राष्ट्रिय खेलकुद परिषदको स्थापना कहिले भएको हो पास विक्रमसम्म दुई हजार सत्र सालमा भएको हो तपाईँको लागि दोस्रो प्रश्न राख्दैछु ध्यान दिएर सुन्नुहोला नेपालको राष्ट्रिय खेल कुन हो एकदमै सजिलो क्वेसन परेको छ के भन्नुभयो कुन कुन हो भनेर मैले सोधेको छु भन्नुपर्ने हुन्छ तपाईँले एउटा मात्र भनेर चाहिँ पाउनु हुँदैन हजुर ए डन्डी बियो र कबड्डी डन्डी बियो र कबड्डी हजुर के गरौँ तपाईँको एन्सरलाई फाइनलै मान्दिनु फाइनल मानौ है के भन्छ हाम्रो कम्प्युटर तपाईँको यो एन्सरलाई सही जवाफ हरिजी हजुर तपाईँले पहिलो राउन्डको एउटा क्वेसनको एन्सर चाहिँ सही दिनुभएको छ तपाईँलाई मैले दोस्रो राउन्डमा लाँदैछु दोस्रो राउन्डको पहिलो प्रश्न राख्दैछु ध्यान दिएर सुन्नुहोला है त दही जमाउन कुन ब्याक्टेरियाको प्रयोग गरिन्छ पास तपाईँको लागि दोस्रो प्रश्न राख्दैछु ध्यान दिएर सुन्नुहोला चिया विकास क्षेत्र घोषित गरिएका जिल्लाहरू कुन कुन हुन् के जिल्ला चिया विकास क्षेत्र हजुर हजुर विकास क्षेत्र कि जिल्ला तपाईँले जिल्ला भन्नुपर्ने हुन्छ इलाम झापा तपाईँले तिनटा भन्दा हुन्छ है इलाम झापा पाँच पाँच थर के गरौँ तपाईँको एन्सर फाइनल मानौ है के भन्छ हाम्रो कम्प्युटर तपाईँको यो एन्सरलाई सही जवाब दिनुभएको छ हरिजी होइन चिया विकास क्षेत्र घोषित गरेका जिल्लाहरू पाँच थर इराम झापा तेह्रथुम र धनकुटा हो तपाईँको लागि मैले अर्को क्वेसन राख्दैछु ध्यान दिएर सुन्नुहोला नेपालको भूकम्पबाट सबैभन्दा सुरक्षित भएको बस्ती कुन हो भूकम्पबाट सुरक्षित भएको घनाबस्ती कुन हो पास पास यसको सही एन्सर किर्तिपुरको पुरानो बस्ती डाँडो हो है तपाईँले चाहिँ तिनवटा दुईवटा प्रश्नको एन्सर दिएर आफ्नो खातामा बिस अङ्क प्राप्त गरिसक्नु भएको छ हरिजी अन्तिमसम्म कार्यक्रम सुनेर साथ दिनुहोला अन्तिमसम्म सुन्नुहोला तपाईँ पनि विनर लिस्टमा पर्न सक्नुहुनेछ अहिले भने छुट्टिन्छौँ नमस्ते नमस्ते हरि राई हुनुहुन्थ्यो पिप्लेदेखि प्रोग्राम अर्पण क्विज टाइमको एपिसोडमा छौँ हामी कोही साथी हुनुहुन्छ यतिखेर म स्वागत गर्छु नमस्ते को बोल्दै हुनुहुन्छ कहाँदेखि को बोल्दै हुनुहुन्छ आउनु भएको थियो गइसक्नु भएको छ डिस्कनेक्ट भइराखेको छ प्रोग्राम अर्पण क्विज टाइमको यो एपिसोडमा छौँ र आजको यो प्रोग्रामलाई चाहिँ स्पोन्सर गरेको हो एटिट्युड मल्टिटर्निङ एकाडेमीले जापानको लागि हन्ड्रेड पर्सेन्ट भिजा लगाउन सफल रहेको छ त्यस्तै अङ्ग्रेजी भाषा र विषयलाई विशेष जोड दिइराखेको छ कम्प्युटरका विभिन्न कोर्सहरू सिकाइन्छ त्यस्तै जापानिज भाषा कोरियन भाषा हिब्रो भाषाका साथसाथै गुणस्तरीय भाषाहरू सिकाइन्छ त्यस्तै म्याथ साइन्स र टेस्ट नदिकन जम्मा पाँचवटा विषयमा मात्र सिधै एसएलसी दिन पाइने ठाउँ पनि रहेको छ एटिट्युड मल्टी रनिङ एकाडेमी त्यस्तै एक वर्षमा नै प्लस टू गर्न सकिने माध्यम पनि रहेको छ आरजे भिजे तालिम सञ्चालन गर्दै आइरहेको पनि छ र गर्नेवालामा पनि छ खैरेनी चार पर्सा बजारमा रहेको छ attitude multi running academy Himalayan बैङ्कको माथिल्लो तलामा प्रोपाइटर दिनेश परियार हुनुहुन्छ मोबाइल मोबाइल नम्बर अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर रहेको छ अन्ठानब्बे चार त्रिपन्न पन्ध्र जिरो चौध रहेको छ तपाईँलाई चाहिँ एटिट्युड मोनिटरिङ एकाडेमीको बारेमा अन्य जानकारीहरू लिन मन लागेको छ भने तपाईँले चाहिँ फोन गरेर तपाईँले सम्पर्क गरेर पनि लिन सक्नुहुन्छ हामी प्रोग्राम अर्पण क्विज टाइमको यो एपिसोडमा छौँ र कोही साथी हुनुहुन्छ यतिखेर मलाई इसारा मिलिराखेको छ को हुनुहुन्छ म स्वागत गर्छु नमस्ते नमस्कार भाइ को बोल्दै हुनुहुन्छ कहाँदेखि रामकृष्ण श्रेष्ठ रामकृष्ण श्रेष्ठ पदमपुरदेखि भन्नुभयो पदमपुर कत नम्बर वार्ड रामकृष्ण आठ नम्बर है के गर्नुहुन्छ रामकृष्णले कहाँ कतिमा पढ्नुहुन्छ कहाँ पढ्नुहुन्छ रामकृष्णलाई थाहा छ अर्पण क्विज टाइमको नेम हामीले तपाईँलाई दुईवटा राउन्डमा लैजान्छौँ पहिलो राउन्डमा दुईवटा प्रश्न र दोस्रो राउन्डमा तिनवटा प्रश्न राख्छौँ र एउटा प्रश्नको सही एन्सर दिनुभयो भने तपाईँले चाहिँ आफ्नो खातामा दस अङ्क प्राप्त गर्नुहुनेछ र पहिलो राउन्डको दुईवटै क्वेसनको एन्सर चाहिँ तपाईँले रङ गर्नुभयो भने दिनुभयो भने चाहिँ तपाईँलाई हामीले दोस्रो राउन्डमा लान सक्दैनौँ रामकृष्णजी हामीसँग सातवटा क्वेसन र सातवटा क्वेसनमा एक दुई तिन र पाँच गइसकेको छ कति नम्बर रोज्नुहुन्छ छ नम्बर छ नम्बर रोज्नु भएको छ तपाईँको लागि प्रश्न राख्दैछु ध्यान दिएर सुन्नुहोला विश्वको एक नेपालमा मात्रै खेलिने अन्तर्राष्ट्रिय खेल कुन हो हात्ती पोलो के गरौँ तपाईँको यो एन्सर फाइनल मानौ के भन्छ हाम्रो कम्प्युटर तपाईँको यो एन्सरलाई सही जवाफ सही जवाब दिनुभएको छ रामकृष्णजी तपाईँको लागि मैले दोस्रो प्रश्न राख्दैछु ध्यान दिएर सुन्नुहोला नेपालको अन्न भण्डार भनेर कुन प्रदेशलाई चिनिन्छ के भन्नुभयो तराई प्रदेश के गरौँ तपाईँको एन्सरलाई फाइनल मारौँ के भन्छ हाम्रो कम्प्युटर तपाईँको यो एन्सरलाई रामकृष्णजी सही एन्सर दिनुभएको छ तपाईँको लागि दोस्रो राउन्डको पहिलो प्रश्न राख्दैछु ध्यान दिएर सुन्नुहोला विश्वका आठ हजार भन्दा अग्ला दस हिम शिखर चढेर कीर्तिमान राख्ने पहिलो नेपाली को हुन् के भन्नुभयो आक्पा शेर्पा के शेर्पा आक्पा शेर्पा आर्पा शेर्पा के गरौँ तपाईँको एन्सरलाई ब्लक गरिदिउँ है के भन्छ हाम्रो कम्प्युटर तपाईँको यो एन्सरलाई तपाईँको जवाब बिग्रियो त रामकृष्णजी तपाईँको जवाफ बिग्रियो यसको सही एन्सर हो सेराब जाम्बु शेर्पा है तपाईँको लागि मैले दोस्रो राउन्डको दोस्रो क्वेसन राख्दैछु ध्यान दिएर सुन्नुहोला वर्षाको पानीमा कुन भिटामिन पाइन्छ कुन भिटामिन पाइन्छ भिटामिन सी के गरौँ तपाईँको एन्सर फाइनल मानौँ के भन्छ हाम्रो कम्प्युटर तपाईँको यो एन्सरलाई रामकृष्णजी वर्षाको पानीमा भिटामिन डी पाइन्छ तपाईँको लागि मैले अन्तिम क्वेसन राख्दैछु ध्यान दिएर सुन्नुहोला नगरकोटको पुरानो नाम के हो के भन्नुभयो पास है मण्डपगिरी हो नगरकोटको पुरानो नाम पार्टिसिपेन्टको लागि थ्याङ्क्स भन्छौँ रामकृष्णलाई र आफ्नो खातामा तपाईँले पनि दुईवटा प्रश्नको सही एन्सर दिएर बिस अङ्क प्राप्त गर्नुभएको छ तपाईँ पनि विनर लिस्टमा पर्न सफल हुनुहुनेछ रामकृष्णजी अन्तिमसम्म सुनेर साथ दिनुहोला हामी प्रोग्राम अर्पण क्विज टाइमको एपिसोडमा छौँ तपाईँसँग रहिराखेका छौँ तपाईँसँगै रमाइला रमाइला प्रश्नहरूको खेल खेलिराखेका छौँ यदि तपाईँलाई पनि आउन मन लागेको छ भने तपाईँ आउन सक्नुहुन्छ र हामी प्रोग्रामको अन्तिम अन्तिमतिर पनि आइपुगेका छौँ र अब हामीले एकजना साथीलाई मात्र लिन सक्छौँ को हुनुहुन्छ भाग्यमानी साथी राज बोल्दै हुनुहुन्छ उताबाट राज को हुनुहुन्छ हामी यहाँ लिन्छौँ को हुनुहुन्छ कहाँबाट स्वागत गर्छौँ नमस्ते को बोल्दै हुनुहुन्छ कहाँदेखि के भन्नुभयो स्मृति गुरुङ कहाँबाट भन्नुभयो स्मृतिजी डाबर के गर्नुहुन्छ स्मृतिले कहाँ कतिमा पढ्नुहुन्छ नौमा पढ्नुहुन्छ तपाईँलाई थाहा छ अर्पण क्विज टाइमको नियम थाहा छ है तपाईँको लागि मैले क्वेसन राख्दैछु ध्यान दिएर सुन्नुहोला नेपालको सबैभन्दा ठुलो रङ्गशाला कुन हो दशरथ रङ्गशाला के गरौँ तपाईँको यो एन्सरलाई लग गरिदेऊ के भन्छ हाम्रो कम्प्युटर तपाईँको एन्सरलाई सही जवाफ स्मृतिजी सही एन्सर दिनुभएको छ तपाईँलाई दोस्रो प्रश्न राख्दैछु मैले ध्यान दिएर सुन्नुहोला रगतमा सेतो रक्तकोष बढी भयो भने कुन रोग लाग्छ रक्त अल्पता के गरौँ तपाईँको एन्सरलाई लग गरिदिउँ है के भन्छ हाम्रो कम्प्युटर तपाईँको यो एन्सरलाई तपाईँको जवाफ बिग्रियो त स्मृतिजी तपाईँको लागि मैले दोस्रो राउन्डको पहिलो प्रश्न राख्दैछु ध्यान दिएर होला है त वैज्ञानिक वर्गीकरण अनुसार मानिसको वैज्ञानिक नाम के हो ए के भन्नुभयो के गरौँ तपाईँको एन्सरलाई लक गरिदिउँ है के भन्छ हाम्रो कम्प्युटर तपाईँको यो एन्सरलाई स्मृतिजी एकदमै गाह्रो मानेर भन्नु भइराखेको थियो एन्सर है <laughs> तपाईँको लागि मैले दोस्रो राउन्डको दोस्रो प्रश्न राख्दैछु ध्यान दिएर होला है त नेपालमा तपाईँले भन्नुपर्ने हुन्छ नेपालमा भूकम्पबाट सबैभन्दा जोखिम भएको जिल्ला ठाउँ कुन हो के भन्नुभयो तपाईँले ठाउँ भन्नुपर्ने हुन्छ पोखरा के गरौँ तपाईँको एन्सरलाई लक गरिदिउँ है के भन्छ हाम्रो कम्प्युटर तपाईँको यो एन्सरलाई स्मृतिजी यसको सही एन्सर मकाउनपुर हो ध्यान दिएर सुन्नुहोला अर्को प्रश्न मैले राखिदिन्छु तपाईँलाई है नेपालमा सबैभन्दा पहिले हवाई जहाज आविष्कार गर्ने व्यक्ति को हुन् पास पास भन्नु के भन्नुभयो हजुर कसैसँग सहयोग माग्दै हुनुहुन्थ्यो स्मृतिले फोन काटेर जानुभएको छ नेपालमा सबैभन्दा पहिले हवाई जहाज आविष्कार गर्ने व्यक्ति अच्युदानन्द हुन् धादिङका हुनुहुने यो जानकारीको लागि मैले राखेँ प्रोग्राम अर्पण क्विज टाइमको एपिसोडमा छौँ तपाईँसँग रमाइला रमाइला प्रश्नको खेल खेल्दा खेल्दै समयले पनि हामीलाई नै काटिसकेको छ आज जम्मा जम्मी हामीलाई साथीहरू छजनाले कल गर्नुभयो निर्देशन त्रिपाठी हुनुहुन्थ्यो त्यस्तै सुभाष खरेल सुजन गुरुङ र दसबाट हरिराई पिप्लीबाट रामकृष्ण श्रेष्ठ पदमपुरबाट र स्मृति गुरुङ आउनु भएको थियो डाबरबाट र स्मृतिजीले पनि दुईवटा प्रश्न को सय सय दिएर बिस अङ्क प्राप्त गर्नुभएको छ त्यस्तै रामकृष्ण श्रेष्ठले पनि बिस अङ्क र हरिराईले पनि बिस अङ्क प्राप्त गर्नुभएको छ तिनजना विनर लिस्टमा पर्नु भएको छ को हुनुहुनेछ त आजको विजेता उताबाट राजले चाहिँ खोला पर्था गरेर मलाई देखाउन चाहिँ खोजिराखेका छन् हामी प्रोग्राम अर्पण क्विज टाइमको एपिसोडमा छौँ र आजको यो प्रोग्रामलाई चाहिँ स्पोन्सर गरेको हो एटिट्युड मल्ली रनिङ एकाडेमीले जापानको लागि हन्ड्रेड पर्सेन्ट भिजा लगाउन सफल अङ्ग्रेजी भाषा र विषयलाई विशेष जोड दिइराखेको छ त्यस्तै कम्प्युटरका विभिन्न कोर्सहरू सिकाइँदैछ जापानिज भाषा कोरियन भाषा हिब्रो भाषाका साथसाथै गुणस्तरीय भाषाहरू सिकाइन्छ त्यस्तै म्याथ साइन्स र टेस्ट नदिकन जम्मा पाँचवटा विषयमा मात्र सिधै एसएलसी दिन पाइने ठाउँ पनि रहेको छ एक वर्षमा नै प्लस टू गर्न सकिने माध्यम त्यस्तै आर्जे भिजे तालिम सञ्चालन गर्दै आइरहेको छ एटिट्युड इन्स्टिच्युट मल्टिटर्निङ एकाडेमीले खैरेनी चार पर्स बजारमा रहेको छ प्रोपाइटर हुनुहुन्छ दिनेश परियार मोबाइल नम्बर हो अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर रहेको छ त्यस्तै अर्को नम्बर रहेको छ अन्ठानब्बे चार त्रिपन्न पन्ध्र जिरो चौध रहेको छ तपाईँलाई एटिट्युड रनिङ एकाडेमीको बारेमा अन्य कुनै जानकारी लिन मन लागेको छ भने तपाईँले चाहिँ यो नम्बरमा चाहिँ फोन गरेर सम्पर्क गर्न सक्नुहुन्छ अनि जानकारी लिन सक्नुहुन्छ यो जानकारीको लागि मैले तपाईँको लागि चाहिँ राखेँ प्रोग्राम अर्पण क्विज टाइमको हामी अन्तिम अन्तिमतिर आइपुगेका छौँ आजको विजेता को हुनुभयो त राजले मलाई उताबाट चाहिँ देखाइरहनु भएको छ आजको विजेता हुनुभएको छ राजले उताबाट देखाइरहेका छन् को हुनुहुन्छ अलिकति नाम प्रक प्रष्ट आइराखेको छैन राज <laughs> हरि राई पिप्लेबाट आउनु भएको साथी चाहिँ आजको विजेता हुनुभएको छ धेरै धेरै धन्यवाद दिन्छौँ हरिजीलाई चाहिँ आजको एक हप्ताभित्रमा तपाईँले आफ्नो आइडेन्टी कार्डको फोटो सहित रेडियो अर्पणमा चाहिँ तपाईँले चाहिँ आउनुपर्ने हुन्छ आफ्नो पुरस्कार बनाउनका लागि हामी तपाईँलाई फेरि पनि वान्स अगेन बधाई दिन्छौँ कङ्ग्रेचुलेसन दिन्छौँ र अब भने प्रोग्राम हटपट क्विज टाइमको एपिसोडबाट छुटिनुपर्ने हुन्छ आज ज जसले फोन गर्नुभयो ज जसले रेडियो सुनेर साथ दिनुभयो इन्टरनेट अनलाइनबाट होस् अथवा प्रत्यक्ष होस् तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन्छौँ र धन्यवादका पात्र हुन् मेरा टेक्निसियनका मित्र राज अनि तपाईँकै आफ्नै आरजे म सुबास ओजेल पर्छु नमस्ते ए उर्मिला किन टोलाको के भयो र तिमीलाई निकै चिन्तित देख्छु नि हेर न निश्चल एउटा राम्रो कामको लागि अन्तर्वार्ता दिन गएकी थिएँ तर इङ्ग्लिस ल्याङ्ग्वेज र कम्प्युटर ज्ञानको कमीले फेल हुनु पर्यो त्यसैले नि ल त्यति सानो कुरामा पनि चिन्ता लिएर हुन्छ त जाउ न एटिट्युड मल्टी लर्निङ एकाडेमीमा एटिट्युड मल्टी लर्निङ एकाडेमी रे होइन के छ र त्यहाँ त्यस्तो ल सुन तिमी जस्तो इङ्ग्लिस ल्याङ्ग्वेज र कम्प्युटरमा कमजोर हुनेहरूका लागि यस एकाडेमीले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि इङ्ग्लिस ल्याङ्ग्वेज र कम्प्युटरका विभिन्न कोर्सहरू धमाधम सञ्चालन गरिरहेको छ नि बरु ढिला नगरी आजै गएर आफ्नो सिट सुरक्षित गरिहाल ए त्यसो भए त म आजै गएर भर्ना भइहाल्छु अनि मेरा साथीहरूलाई पनि त्यही जान सल्लाह दिन्छु सम्पर्क एटिच्युड मल्टी लर्निङ एकाडेमी खैरहनी चार पर्सा अधिकारी प्लाजा हिमालयन ब्याङ्कको माथि सम्पर्क मोबाइल नम्बर अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर अन्ठानब्बे चार त्रिपन्न पैँचालिस शून्य चौध र अन्ठानब्बे शून्य एकात्तर उनान्सय तिन सय अठासी पुनश्च एसएलसी दिएर आउने विद्यार्थीहरूको लागि विशेष छुटका साथ कक्षा सञ्चालन भइरहेको छ साथै जापानिज कोरियन हिब्रू भाषाका कक्षाहरू अडियो भिजुअलका साथ सिकाइन्छ शत प्रतिशत ग्यारेन्टीका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 थाहा छैन थाहा छैन मेरो पवित्र र निश्चल प्रेमको बदलामा तिमी किन र कसरी पत्र भयो तिमी किन त्यसरी परिवर्तन भयो आखिर आखिर किन गल्ती भएको थियो र म बाटो आखिर